तपाईँले भन्नुभएको कुरा मैले जसरी तपाईँले बैठकमा भन्नुभयो नि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सामु तपाईँले बोल्नु भएको कुरा मन्त्रीज्यू राम्रो काम गरौँ भनेर प्रयास गरे तर अवरोध हुन्छ मेरै मन्त्रालयमा तयार पारेको विधेयक संसदमा अल्पत्र छ मन्त्रालयमा राजनीति नियुक्ति समेत हुन सकेको छैन यसरी ढिला सृष्टि गर्दा इमेज नै बिग्रिन्छ भन्ने कुरा राखेको छु भनेर तपाईँले भन्नुभएको छ नि होइन संसदमा चाहिँ निजामती सेवा ऐन जुन चौथो संशोधन छ अब अहिले चाहिँ अरू अरू प्रतिपक्षहरू पनि र अरू सबै पक्ष चाहिँ छिटो चाहिँ लिएर जाउँ भन्ने पक्षमै रहेको छ तर काङ्ग्रेसकै कतिपय मान्य सभासदज्यूहरू कतिपय नेतृत्वहरू यसलाई चाहिँ अलि ढिला सृष्टि गर्ने पक्षमा रहेकोले गर्दाखेरि यो छलफल चलिरहेको छ यसलाई छिटो गर्ने नै छिटो पारित गरेर निजामती सेवा ऐनको चौथो संशोधनलाई कार्यान्वयन गर्ने सन्दर्भमा सरकारले जुन प्रस्ताव हामी सर्वसम्मतले ल्याएको छौँ यही रूपमा पारित गर्नको निम्ति चाहिँ आग्रह गर्ने कुरा त त्यो छँदैछ तपाईँले आग्रह गर्नुभयो तर गुनासो पनि त गर्नुभयो नि रहेको समस्यालाई चाहिँ त जानकारी त गराउनु पर्छ नि जानकारी यदि हामी चाहिँ हाम्रो मूल नेतृत्वलाई गराएनौँ भने अनि चाहिँ समस्या समाधानको बाटोतर्फ कसरी अगाडि बढ्छ उप प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले पनि त त्यहाँ गुनासो व्यक्त गर्नु भएछ नि समस्या नभएको ठाउँ छैन र एमाले सम्हालेको मन्त्रालय र यो संयुक्त सरकार हो र संयुक्त सरकारमा अलिकति शङ्का उपशङ्काको कुरा पनि आउँछन् तर ती शङ्का उपशङ्काहरूलाई पनि दूर गरेर लानुपर्छ र मन्त्रालयगत रूपमा समस्याहरू जुन छन् ती समस्याहरूलाई चाहे त्यो चाहिँ राजदूत नियुक्ति होस् होस् चाहे त्यो डिआइजी बडुवासँग सम्बन्धित होस् चाहे सचिव बडुवासँग सम्बन्धित होस् चाहे चाहे संवैधानिक अङ्गमा नियुक्तिहरूको कुरा होस् चाहे मन्त्रालयगत नियुक्तिहरूको कुरा होस् यी सबै कुराहरूलाई लिएर चाहिँ छिटो काम गर्नको निम्ति उच्च स्तरीय चाहिँ नेतृत्व बिचमा छलफल समन्वय र गरेर अगाडि बढ्ने सन्दर्भमा चाहिँ कुराहरू भएकै हो उसो भए तपाईँहरू नेपाली कङ्ग्रेससँग गठबन्धन तोड्ने पक्षमा हुनुहुन्न अहिले संविधान निर्माण नभइकन गठबन्धन टुट्दैन गठबन्धनलाई प्रभावकारी रूपमा लैजानको निम्ति ती उच्च स्तरीय पार्टीगत रूपमा र र त्यसपछि त्यसपछि चाहिँ सरकार सरकारमा रहेका का सरकार का मन्त्रीहरूको बीचमा वा क्याबिनेटमा पनि छलफल भएर समस्यालाई समाधान गर्ने दिशातर्फ राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्नुपर्छ भन्ने माग छ नि त्यो त पुरा भइसक्यो नि नेपाली कौशल प्रवक्ता दिलेन्द्र प्रसाद बरूले हिजो रिपोर्टर्स कल नेपालमा प्रष्ट पारिसक्नुभयो यो मागलाई तपाईँहरू कति दिन उठाउनुहुन्छ होइन जुन सात बुझे सहमति जुन भएको छ जुन सहमतिहरू हुन्छन् ती सहमतिहरू पालना हुनुपर्छ भने मान्यता हो त्यसका सात बजे सहमति त पालना भइसक्यो नि मन्त्रीज्यू तपाईँले बिर्सिनु भएको क्या मात्रै पालना होइन त्यसभित्रका अन्य बुद्धाहरू पनि छ सबै बुद्धा पालना भएको छ मन्त्रीज्यू पालना भएको छैन छ मन्त्रीज्यू म तपाईँलाई बुधागत रूपमा प्रमाण दिन सक्छु सबै बुधा छ नि सात बुधे पालना भइसकेको छ राष्ट्रपति र उपराष्ट्रपति संसदले अनुमोदन गरिसकेको छ कहिले कुन प्रस्तावले अनुमोदन भयो सरकारको नीति र कार्यक्रम राष्ट्रपतिले सम्बोधन गर्नु भएको होइन राष्ट्रपतिले सम्बोधन गर्नु भएको हो तर संसद संसदबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई औपचारिक प्रस्ताव पारित गरेर अनुमोदन गर्ने काम भएको छैन तर तपाईँहरूले छ नि राष्ट्रपतिले संसदमा सम्बोधन गरेको कार्यक्रमलाई धन्यवाद दिनुभएको होइन नीति र कार्यक्रम धन्यवाद दिएका छौँ काम गर्ने सन्दर्भमा कुनै अवरोध आएको छैन तर प्रस्तावको रूपमा पारित भएको छैन उसो भए तपाईँले यो प्रस्तावबाट पछि हट्नुहुन्छ यो प्रस्ताव चाहिँ पारित हुनुपर्छ भन्ने दुई पक्ष बीचको जुन सात बुझे समझदारी छ त्यसमा चाहिँ नेकपा एमाले अडिक छ थ्याङ्क यू सो मच मन्त्रीज्यू हामीलाई समय दिनुभयो बारी बसलाई तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु हस् धन्यवाद उहाँ हुन्थ्यो सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आदरणीय श्रोताहरू प्रधानमन्त्री सुशील कोइरालाले भन्नुभएको छ उपलब्धिको संस्थागत गर्न नयाँ संविधान जसरी दुई हजार बैसठी त्रिसठी सालको जनआन्दोलनलाई साँच्चीकै संस्थागत गर्ने हो भने मुलुकलाई नयाँ संविधान चाहिन्छ भनेर प्रधानमन्त्री सुशील कोइरालाले भन्नु भएको छ र संविधान लेखन प्रक्रियामा दलहरू बीचमा सहमति गरेर जाने पनि प्रधानमन्त्री बताउनु भएको छ प्रधानमन्त्री यतिखेर छलफलमा व्यस्त हुनुहुन्छ बहुपक्ष दुई पक्ष त्रिपक्ष छलफल गरिरहनु भएको छ प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटिसक्नु भएको छ सबैको अधिकार संविधानमा समेटिनुपर्छ भन्ने बहस पनि शुरू भएको छ त्यसैले नेपाली कंग्रेस र हिमालयको बीचमा के दरार पैदा भएको दरार शुरू भएको हो हाम्रो बीचमा यतिखेर नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइराला हुन्छ बाढी बसमा म ऋषि धमलाको साथमा धन्यवाद काङ्ग्रेसको गठबन्धनमा संकट आएको हो होइन त्यस्तो संकट त म देख्दिनँ अहिले नै होइन तर अलिकति तिक्तता बढेको देखिन्छ किन बढ्यो तिक्तता के कारणले बढ्यो होइन के हुन्छ भने यो मिलिजुली सरकार हो होइन प्रधानमन्त्री अस्वस्थ पनि हुनुहुन्छ काम गर्न असजिलो पनि छ मिलिजुली सरकार भएपछि त्यो स्वाभाविक पनि हो त्यो कुनै नौलो कुरा पनि म देख्दिनँ र यसै बीचमा तपाईँको तिन चारवटा घटनाहरू यसै केलाउँदै जाउँ तपाईँको डिआइजीबाट एआइजी प्रमोसनको मन्त्री परिषदैले एउटा निर्णय गर्यो होइन सिफारिस समिति बनायो पुनरावलोकन समिति बनायो अनि त्यसमा विवाद भयो नेपाली कङ्ग्रेसले विवाद गरे होइन अब त्यसलाई त्यसको लागि तपाईँको तर प्रधानमन्त्री र गृह बिचमा विवाद थियो नि यो विषयमा पनि होइन जेसुकै विवाद भए पनि प्रधानमन्त्रीले के भन्नुभएको छ भने हामीहरूले जे नियमावलीमा राखेका छौँ त्यो नियमावलीलाई टेकेर मात्रै तर गृहमन्त्रीले मान्नु भएन मान्नु भएन भने त विवाद भयो नि त त्यही त तिक्तता बढ्यो नि त कसको कारणले बढ्यो भन्दाखेरि एमालेको कारणले मैले देखाउन खोजेको अब राधा केवालीजी ऊर्जा मन्त्री हुनुहुन्छ उहाँले के गर्नुभयो चार महिनादेखि भारतले एउटा एउटा ड्राफ्ट डकुमेन्ट पठाएको थियो त्यो ड्राफ्ट डकुमेन्टलाई आफ्नो आफूसित राखिदिनु त्यस्तै न्याम्समा तपाईँको प्रधानमन्त्री अमेरिका जानुभएको छ अब प्रधानमन्त्रीले गर्दाखेरि हुन सकेन भिसीको नियुक्ति भनेर भन्दै हुनुहुन्छ स्वास्थ्य मन्त्रीले मसँग भन्नुभएको छ डाक्टर कोइराला प्रधानमन्त्री हो यसको कारण भनेर होइन त्यही त मैले प्रधानमन्त्रीलाई तपाईँले बुझ्नु भएन उहाँहरूले प्रधानमन्त्रीलाई दिनुभयो त्यो मैले के भन्न खोजेको भने त्यो गलत थियो भनेर भन्न खोजेको कसरी गलत किन भनेदेखि प्रधानमन्त्री हो त प्रधानमन्त्रीले होइन प्रधानमन्त्रीहरूलाई नियन्त्रण पर्दैन प्रधानमन्त्रीको सिस्टम हो भने जोसुकैलाई पनि त्यसै बनाइदिएर हुन्छ एकजनाको नाम मात्रै सिफारिस गर्ने त भनेको छैन होला त नाममा तिनजनाको नाम ल्याऊ भनेर भने हो नि त सिनियरको नाम ल्याऊ भन्दाखेरि प्रधानमन्त्री के बदनाम हुनुभयो अनि अध्यक्षज्यूले केपी शर्मा ओलीजीले चाहिँ प्रधानमन्त्री निकममा हुनुभयो तपाईँकै पार्टीभित्रबाट आरोप आएको छ म त्यो भनिरहेको छैन म त्यो भनिरहेको छैन म के भन्दैछु भने एउटा कोलिएसन पार्टनरको अध्यक्ष पार्टीको पनि अध्यक्ष पार्लियामेन्ट्री पार्टीको पनि लिडर ओलीजी होइन सिजन पोलिटिसियन हो पचास वर्षदेखि पोलिटिक्स गर्दै हुनुहुन्छ उहाँले आफ्नै कोलिएसन पार्टनरको नेतृत्व जसले गरिरहनु भएको छ सुशील कोइरालाजी उहाँलाई भनिदिने कि तपाईँ निकममा हुनुभयो भने असफल हुनुभयो प्रधानमन्त्री सुशील कोइराला भनेर भनिसक्नु भएको छ होइन सुशील कोइरालालाई असक्षम बनाइरहेको छन् कसले भन्दाखेरि एमालेका मन्त्रीहरूले नेपाली कङ्ग्रेसले बनाएको होइन होइन नेपाली सुन्नुहोस् न नेपाली कङ्ग्रेसको दोष छैन भनेर भनेर म भन्दिनँ तर भनाइ कसले राखेको छ भने उहाँलाई छिटो प्रधानमन्त्री बन्नु होला ओलीजीलाई त्यो आफ्नो ठाउँमा छ तर तपाईँको असक्षम त एमालेको कङ्ग्रेसका नेताहरूले तपाईँको पार्टीको संसदीय दलको नेता सुशील कोइरालाको आलोचना गरेका प्रधानमन्त्रीको आलोचना गरेका मैले पनि गरेँ संसदीय दलको बैठकमा आलोचना छ मैले पनि आलोचना गरेका छु त्यो हामीहरूको के हुन्छ भने डेमोक्रेटिक पार्टीमा तपाईँको पार्लिमेन्ट्री पार्टीमा पनि आलोचना गरेन प्रधानमन्त्रीको भने या सरकारको भने त्यसो त अटोक्रेटिक गभर्मेन्ट भइगयो नि तपाईँहरूले आलोचना गर्दा चाहिँ ठिक हुने एमाले आलोचना गर्दा चाहिँ होइन होइन सुन्नुहोस् न हामीहरूले सुध्रियोस् भनेर आलोचना गरेको हो निकममा भनेको छैन हामीले कसैलाई पनि तर काम गर्न सकेन सुन्नु न काम गर्न सक्नु भएको छैन तर एउटा कुरा बताउनुहोस् त छब्बिस जनाको नोमिनेसनको कुरा गर्दा उहाँ अमेरिका इलाज गर्न जानुभन्दा पहिले भन्नुभयो हामी नेपाली कङ्ग्रेसले दिन्छौ नाम तपाईँहरू आफ्नो नाम दिनुहोस् भन्दाखेरि हाम्रो अधिवेशन छ तपाईँहरू रुक्नुहोस् भनेर भनेको होइन हामीले त नाम तय गरिसक्यो गरिसक्यो होला नि त तब त दिनु दिन्छु भनेर भने होला नि त उहाँले एमाले आजको दिनमा नाम दियो भने कङ्ग्रेसले नाम नेपाली कङ्ग्रेसले गर्छ जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुभयो र पिडिए त गर्न सक्नु भएन नि कसले सकेन सरकारले गर्नु सरकारले सकेन होइन म अब बताउँछु तपाईँलाई पिटिए पिटिए किन भएन भन्दाखेरि एक त भारतले चार महिना पहिले चार महिना पहिले तपाईँको जलस्रोत मन्त्रालयलाई डकुमेन्ट दिइरहेछ हामीहरूको को यो हो भनिकन दिइरहेछ नि त प्रधानमन्त्री अमेरिका जाँदाखेरि अमेरिकामा हामीहरूले कुरा गर्दाखेरि पनि उहाँलाई थाहा छैन त्यो डकुमेन्ट छ भनिकन प्रधानमन्त्रीको अफिसमा आएको छैन कसको निकममा पर्नु प्रधानमन्त्रीको होइन प्रधानमन्त्रीको प्रधानमन्त्री सिस्टमलाई तपाईँ मान्ने मान्छे हो डाक्टर शेखर कोइराला होइन मैले बुझेँ राम्रोसँग होइन सबै कुरा मन्त्रीलाई दोष दिएर प्रधानमन्त्री चार महिना पहिले त्यो डकुमेन्ट आएको भए आएको बेलामै छलफल गरेर गरेको भए आज यो समस्या आउँथ्यो उहाँले के गर्नुभयो भने सुषमा स्वराजजी आउनुभन्दा एक हप्ता पहिले पनि होइन क्यारे चार पाँच दिन पहिले उहाँले पूर्व जल स्रोत मन्त्रीहरू र पूर्व जल स्रोत सचिवहरूलाई बोलाइकन छलफलमा भाग लिन लाउनु भएको हो नि चार महिना के गरेर बस्नुभयो उहाँ त्यो डकुमेन्ट लिएर किन प्रधानमन्त्रीको कार्यालयलाई दिनु भएन किन तपाईँको फरेन मिनिस्ट्रीलाई पनि दिनु भएन उहीँको माने त्यही पार्टीको फरेन मिनिस्ट्री हो नि त किन गर्न सक्नु भएन किन लुकाउनु भयो त्यो डकुमेन्ट तपाईँले यो कुरा भन्नु भएन एमालेका नेता होइन कहिले भन्ने जब थाहा भयो तब न भन्दैछु थाहा भएपछि नै भन्ने हामीले उस भए एमाले तपाईँलाई गुमरामा राख्यो एकदम पिटिए पिडिएको पिडिएको कुरामा तपाईँको अब त्यो कर्णालीको इस्युको कुरा हो तपाईँले भन्न खोजेको होइन त्यसमा म त सुरुदेखि भन्दैछु केपी ओलीजीले संसदमा उभिएर भन्नुभएको छ पिटिए र पिडिए हामीहरू गर्छौँ भनेकिन तपाईँको नरेन्द्र मोदीजी आउनुभन्दा ठिक पहिले बोल्नुभएको तपाईँहरूले पनि रेकर्ड गर्नुभएको सुन्नुहोस् न फेरि आफ्नै मन्त्रीहरूले लगानी बोर्डको मिटिङमा अब्जेक्ट कसले गर्यो एमालेका मन्त्रीहरूले अब्जेक्ट गरे एमालेका भीम रावलले गर्नु गर्नु हो त्यही त मसँग गर्नु होइन तपाईँसित इन्टरभ्यूमा गर्नुभयो तर ओलीजीकै इन्स्ट्रक्सन्समा उहाँहरूले बोल्नुभयो नि त त्यो यसको माने के देखिन्छ भने उहाँहरू डबल स्ट्यान्डर्ड गेम खेल्दै हुनुहुन्छ द्वैत मनस्थितिमा छ एमाले एकदम उसमा तपाईँहरू एमालेसँगको गठबन्धनको लागि तयारी गर्दै हुनुहुन्छ डाक्टर कोइराला हामी तोड्न खोजेका छ तपाईँले भनिसक्नु भएको छ धम्की दिइसक्नु भएको छ तपाईँले डाक्टर कोइराला स्पष्ट रूपमा भन्ने होइन म खालि के भन्दैछु भने एउटा पार्टीको अध्यक्षले संसदमा उभिएर एउटा कुरा गर्ने त्यही पार्टीको अध्यक्षले आफ्नो मन्त्रीहरूलाई चाहिँ नगर भनेर भन्ने त्यो द्वैध मानसिकताको उपज हो एकदम त्यसमा कुनै शङ्का भएन अब रहेको कुरा के भनेदेखि तपाईँले जुन कुरा उठाउनुभयो यो <clears throat> मैले धम्की मैले धम्की दिए होइन मैले भन्न खोजेको के हो भने अगर उहाँहरू नेपाली कंग्रेससित असहज महसुस गर्दै हुनुहुन्छ भने उहाँहरूले हामीहरूलाई हटाए हुन्छ या उहाँहरूले सरकार छाडेर गए हुन्छ हामी चलाउन सक्छौँ चलाउनुहुन्छ तपाईँहरू एमाले सरकारबाट बाहिरियो भने कसरी तपाईँ कोलिएसन चलाउने त हो माओवादी छन् मधेसवादी दल छन् किन चल्दैन राप्रपा छ अरू राजनीतिक एमालेसँगको गठबन्धन तोड्नुपर्छ होइन म तोड्नुपर्छ भन्ने होइन उहाँहरूले तोड्न खोजिरहनु भएको छ भनेको मैले एमाले तोड्न खोजिरहेको छ तपाईँको आशय त मेरो आशय होइन माओवादी पार्टी र मधेसी दलसँग मिलेर सरकार बनाउनु पर्छ भन्ने होइन होइन तपाईँले क्वेसन गरेको भएर मैले जवाब दिएको यो तर तपाईँहरूले एउटा भाषा गर्नु भएको थियो सम्झौता गर्नु भएको थियो संविधान जारी नभएसम्म काङ्ग्रेस एमालेको सरकार चलिरहन्छ यो गठबन्धन एकदम रहिरहन्छ भन्नु सम्झौता गर्नु भएको होइन सही त्यो सम्झौता अहिले किन तपाईँको सङ्कटमा पर्यो होइन कसले पार्दैछ त्यही त म भन्दैछु त एमाले पार्दैछ एमालेको अध्यक्षले निकम्बा भनेर प्रधानमन्त्रीलाई भन्नुहुन्छ कोलिएसन पार्टनरको नेतृत्वलाई भन्नुहुन्छ तर तपाईँको पार्टीका नेताहरू कसैले प्रतिक्रिया दिँदैन उहाँले नदिएर के गर्ने मैले त दिइराखेको छु नि त प्रधानमन्त्री बोल्नुहुन्न म नेता नभए पनि नेपाली कङ्ग्रेसको कर्मठ कार्यकर्ता त हो मैले पनि बोलिरहेको छु तपाईँको कुनै पनि नेताहरूले नि प्रधानमन्त्रीको पक्षमा बोलेका छैन होइन होइन प्रधानमन्त्रीजीको पक्षमा उहाँहरूले बोल्नुहोस् नबोल्नुहोस् होइन त्यो उहाँहरूको सवालको कुरा हो नेपाली कङ्ग्रेसमा पनि दुईटा धार त छ नि त्यसरी हेर्नुभयो भने त तर राइटलाई राइट रङलाई रङ भन्न सक्ने मानिस मात्रै अगाडि जानु उसमा तपाईँको आशय है काङ्ग्रेस भित्रैबाट सुशील कोइरालालाई सङ्कट छ म त्यो भन्दिनँ काङ्ग्रेस भित्रैबाट नेपाली कङ्ग्रेसलाई एक पैसा पनि सङ्कट छ एकदम स्पष्ट सुशील कोइराला आजको दिनमा यदि सरकारबाट बाहिरिनु भयो भने शेरबहादुर देउवा कारणले बाहिरिनुहुन्छ होइन त्यो पनि भन्दैन सुशील कोइराला बाहिरिनु भयो भने माने हट्नुभयो या हटाइयो भनौँ न माने अविश्वासको प्रस्ताव आयो एमाले छाड्यो भने एमालेको कारणले हो नेपाली कङ्ग्रेसको कारणले रामचन्द्र पौडेलको कारणले पनि हो कारण कारणले कङ्ग्रेसमा तपाईँलाई थाहा छ नि डाक्टर कोइराला तपाईँले सबैको नारी सामुनु भएको छ सबैलाई प्रधानमन्त्री बन्नु छ होइन त्यो त छ राजनीति गर्ने व्यक्तिले देशको प्रधानमन्त्री हुन्छु भनेर सोच्नु र काम गर्नु स्वाभाविक यदि सुशील कोइराला ढल्नु भयो सरकारबाट बाहिरिनु भयो भने प्रधानमन्त्री को हुन्छ केपी शर्मा ओली के शेरबहादुर देउवा होइन किन केपी शर्मा ओली किन शेरबहादुर देउवा किन शेखर कोइराला नै तपाईँ प्रधानमन्त्रीको लागि दावेदार गर्नु होइन किन नगर्ने काङ्ग्रेस पार्टी नेपाली कङ्ग्रेसको पार्लियामेन्ट्री पार्टीले जसलाई निर्णय दिन्छ त्यो हुन्छ नि उसो भए सुशील कोइराला यदि सरकारबाट बाहिरिनु भयो एउटा कुरा बताइदियो तपाईँलाई यहाँ कोसिस के भइरहेको छ भने त्योभन्दा अगाडि म भन्दिनँ कोसिस के भइरहेको छ भने ओलीजीलाई प्रधानमन्त्री बनाउने हो माओवादीको एउटा सेक्सन र मधेसवादी दलहरू मिलेर बनाउने भन्ने कोसिस चाहिँ नै भइरहेको छ बाबुराम भट्टराईको समर्थन त्यसलाई तपाईँ जसरी लिनुहोस् त्यो त्यति उसलाई एकदम त्यो भइरहेको छ त्यो कोसिस मधेसवादी दल बाबुराम भट्टराई र एमाले मिलेर बन्न सक्छ नयाँ गठबन्धन बन्न सक्छ त्यो त्यो तपाईँको विश्लेषण मेरो विश्लेषण बन्न सक्छ माने त्यो त्यो हुन्छ भनेर भने होइन त्यो सम्भव अनि शेरबहादुर देउवा बन्नुभयो भने कसरी बन्न सक्नुहुन्छ होइन शेरबहादुर देउबा त नेपाली जस्तो सुशील कोरालाले हट्नुभयो भने पार्लियामेन्ट्री पार्टीबाट छोड्नु पर्यो नि त पार्टीको लिडर अनि त्यसपछि लिडरसिपको लडाई हुन्छ लडाईमा अब शेरबाजी आउनुहुन्छ कि रामचन्दजी आउनुहुन्छ कि कोजी आउनुहुन्छ तपाईँले पनि त घोषणा गर्नुभयो म पनि दलको नेता मैले त मजाक गरेर भनेको तपाईँलाई माने नेपाली कङ्ग्रेसका पार्लिमेन्ट्री पार्टीका सदस्यहरूले तपाईँ हुनुहोस् भनेर हामी भोट दिन्छौँ भनेर भन्यो भने किन नहुने सकिन्छ राम्रै गरी चलाइदिन्छु भन्ने पनि छ उसो आजको दिनमा तपाईँ प्रधानमन्त्री बन्नुभयो भने अहिलेका नेताहरूले भन्दा राम्रो काम गर्न सक्नुहुन्छ पक्कै त्यसमा शङ्का नगर्नुहोस् अब प्रधानमन्त्री यदि काङ्ग्रेस भित्रैबाट भयो सुशील कोइराला पछि भने तपाईँको चोइसको शेरबहादुर कि रामचन्द्र मेरो चोइस अहिले मैले खाता खोलिदिनुहोस् न तपाईँले <laughs> त्यसरी हुँदैन नि हेर्नुहोस् न ऋषिजी त्यसरी तपाईँहरू कसरी सोध्नुहुन्छ भने चोइस के कसो भनेर सोध्नुहुन्छ त्यसरी हुँदैन नेपाली कङ्ग्रेसको पार्लियामेन्ट्री पार्टीको लिडर सुनिन्छ लिडरले लाई हामीहरूले एक्सेप्ट गरेर हिँड्छौँ तर तपाईँ चाहिँ शेरबहादुरलाई बढी समर्थन गर्नुहुन्छ कि रामचन्द्र पौडेल म दुइटै मेरो लागि दुइटै बराबर हुँ कसरी हुन्छ एउटा नेताको लागि दुईटै नेता बराबर कसरी हुँदैन त्यो त गर्न सकिन्छ नि त्यो समस्या होइन किन चिन्ता गर्नुहुन्छ त्यो विषयमा भनेपछि तपाईँ रामचन्द्र पौडे र शेरबहादुर देवलाई समान रूपमा सम्मान गर्नु एकदम त्यसमा शङ्का नहोस् दुवै नेतालाई मिलाएर लिएर जानुपर्छ भन्ने पछि तपाईँ हुनुहुन्छ एकदम शेरबहादुर प्रधानमन्त्री रामचन्द्र पार्टी सभापति अब शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ कि रामचन्द्रजी पार्टी सभापति बन्नुहुन्छ कि को बन्छ भनेर अहिले म कमिट गर्न सक्ने क्षमता म भविष्य वक्ता त होइन नि तर पनि राजनीतिमा अनुमान त गर्न सकिन्छ नि डाक्टर हात हेरेर त भन्न सकिँदैन नि होइन अहिले कसरी भन्न सकिन्छ यो धेरै फ्याक्टर्सहरूले काम गर्छ त्यो फ्याक्टरमा तपाईँको पार्लिमेन्ट्री पार्टीको लिडर को हुने भन्ने कुरा त पार्लिमेन्ट्री पार्टीले डिसाइड गर्छ नि पार्लिमेन्ट पार्टीको इलेक्सन हुनु हुँदैन भन्ने पक्षमा त तपाईँ हुनुहुन्थ्यो नि विगतमा होइन त्यो बेलाको परिस्थिति र अबको परिस्थिति तपाईँले सोधेको परिस्थिति फरक हुन्छ त्यो बेला सुशील कोइराला पार्लिमेन्ट्री पार्टीको लिडरको लागि अगाडि एकै व्यक्तिले अहिले पनि म भन्दैछु त्यो कुरा आजको दिन पनि त्यो लागू हुन्छ एकै व्यक्ति अहिलेको जुन देशको परिस्थिति छ त्यो परिस्थितिमा एउटै व्यक्ति प्रधानमन्त्री र पार्लियामेन्ट्री पार्टीको लिडर हुन सक्दैन वान पोस्ट वान म्यान अहिलेको तपाईँको फर्मुला अहिले एकदम जसरी भारतमा नरेन्द्र मोदीको फर्मुला छ अहिले एकदम त्यो चल्नै सक्दैन पार्टी हेर्नुहोस् तपाईँको अहिले जसरी छ महिना भइसक्यो हामीहरूले सेन्ट्रल कमिटी बसेको छैन निर्वाचनपछि यो कुरा किन भनेदेखि प्रधानमन्त्री अस्वस्थ भएर त एउटा एउटा कारण त त्यो भयो तर प्रधानमन्त्री बिजी भएर पनि हो यो कुरा तपाईँले सुशील कोइरालालाई किन भन्नु भनिरहेको छ त तर तपाईँ कुरा मान्नु भएको छैन मान्नु न त के गर्ने तपाईँलाई मन्त्री पनि बनाउनु भएन उहाँले होइन मन्त्री त खर अब उहाँ बन्नुभयो मलाई त्यही खुसी छ म बन्नुपर्छ भन्ने थिएन उसमा तपाईँहरूले यो मालेसँग सात बुझे सम्झौता गरे कि कुरा तपाईँलाई एकदम गरे हो राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन संसदबाट गर्ने भनेर तपाईँहरूले भन्नुभयो होइन अनि त्यो कुरा तपाईँहरू किन नमान्ने होइन सुन्नु एउटा कुरा तपाईँको के छ भने नेपाली कङ्ग्रेसले गलत गर्यो भनेर म चाहिँ नि नेपाली कङ्ग्रेसलाई सधैँ काँध थापेर हिँड्न सक्दिनँ यो यस्तो विषयमा नेपाली कङ्ग्रेस संविधानलाई मान्छ संविधानमा स्पष्टता के लेखेको छ धारा छत्तीस गमा राष्ट्रपति संविधान जारी भएपछि राष्ट्रपतिको पदावधि जान्छ भनेर नयाँ निर्वाचनबाट जान्छ भनेर भनिन्छ प्रक्रिया नयाँ गरेर जाने भनेको छ एक दोस्रो कुरा त्यही कुरालाई टेकेर तपाईँको सर्वोच्च अदालतले पनि एउटा निर्णय दिएको छ दुई होइन हामी विधिको शासनमा विश्वास गर्छौं हामी कानूनी राज्यमा विश्वास गर्छौं नेपाली कंग्रेस अन्य दलहरूभन्दा भिन्दै छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ तीन र चौथो कुरा राष्ट्रपति तपाईँको संसदमा आएर कार्यक्रम तथा नीति पढिसकेपछि अनुमोदन भएन त्यो अगर त्यसलाई अनुमोदन मान्ने हो भने तपाईँ कुन धाराबाट अनुमोदन गर्नु छ हेरौँ न नेपाली मलाई एउटा भनिसक्यो एमाले छोडिदिनुहोस् नेपाली कङ्ग्रेसका पनि धेरै नेताहरूले भनेका छन् गर्नुपर्छ भनेर आज म खोल्नु तपाईँलाई धेरै नेताहरूले सुन्नुहोस् न म नाम भन्दिनँ नेपाली कङ्ग्रेसका पदाधिकारीहरूले पनि के भनेका छन् भने राष्ट्रपतिको अनुमोदन हुनुपर्छ भनिकन तर कुन धाराले भन्दाखेरि उहाँहरू बोल्न सक्ने मुख सुक्छ ओठ सुक्छ उहाँहरूको किन सकिरहनु भएको छैन अनि तपाईँले किन सम्झौता गरेको त भयो हुन्छ राजनीति गर्दाखेरि गल्ती हुन्छ प्रधानमन्त्री बन्नको लागि एमालेसँग जे पनि सम्झौता गरिदिने उसो गल्ती हुन्छ कहिलेकाहीँ यस्तो कुराहरूमा सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनको लागि तपाईँहरूले त त्यसै बन्नुहुन्थ्यो प्रधानमन्त्री यो यो यो धारा ल्याउनै पर्दैन थियो यो क्लज ल्याउनै पर्दैन थियो हाम्रो त त्यो बनाइ थियो नि त तर एमाले मानेको थिएन त्यतिखेर के कुरामा मान्थ्यो कहाँ जान्थ्यो राष्ट्रपतिको अनुमोदन किन मान्दैन थियो मान्थ्यो किनभने म भन्दैछु नेपाली कङ्ग्रेसका पदाधिकारीहरू जो मन्त्रीहरू छन् उनीहरूको गल्तीले हो नि यो भएको त्यो भन्न मलाई अप्ठ्यारो छैन आज उहाँहरू नै अनुमोदनको कुरा गरेर उठाएर हिँडिरहनु भएको छ त्यो एकदम सरासर संविधान असंवैधानिक काम गर्दै हुनुहुन्छ उहाँहरू काङ्ग्रेस जस्तो पार्टीले असंवैधानिक काम गर्यो गरिरहनु भएको छ त कसरी हुँदो रहेछ हेरौँ कुन धारालाई टेक्नुहुन्छ उहाँहरूले त्यो अनुमोदनको कुरामा तर सिग्नेचर जसरी गर्नु भएको छ नि तपाईँहरूले सात बुझे सम्झौतामा सुशील कोइरालाले गर्नु भएको छ उहाँ त्यतिखेर नेपाली कङ्ग्रेस सभापति हुनुहुन्थ्यो संसदको नेता हुनुहुन्थ्यो एकदम आज प्रधानमन्त्री हुनुहुन्छ एमालेको तत्कालीन अध्यक्ष झल्ला खनालले गर्नु भएको छ पार्लिमेन्ट समर्थन छ ऋषिजी यो सिग्नेचर हुनुभन्दा सुशील कोइरालाको हातबाट सिग्नेचर हुनुभन्दा ठिक पहिले म पनि त्यही छु मैले गलत काम गर्दै हुनुहुन्छ तपाईँहरू आज नरेन्द्रजीलाई सोध्नुहोस् कानुन मन्त्री हुनुहुन्छ उहाँले पनि भन्नुभएको छ यो कसरी ल्याउनु भयो तपाईँहरूले भनिकन सोध्नुहोस् न धेरै कुरा भएका छन् त्यो दिन म त साक्षी छु मलाई थाहा छ के भएको छ भनेर हामीले त्यो दिन पनि भनेको थियो आज पनि भन्छौँ गलत भएको छ तर बाहिर तपाईँले यो कुरा किन त्यो दिन ल्याउनु भएन होइन नल्याएको होइन बाहिर पनि आएको छ किन नोट पार्टीमा लेखियो होइन पार्टीको सेन्ट्रल कमिटी नै बसेको छ नि त नोट अफ डिसिसन कहाँ लेख्ने सेन्ट्रल कमिटी बस्नु पर्यो नि त कहाँ भन्ने त उसमा तपाईँको बटम लाइन राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन भइसक्यो भन्छु म कार्यक्रम कसरी अनुमोदन भयो अरे छैन कुन प्रक्रियाबाट लग्नुहुन्छ मलाई त्यही बताउनुहोस् कुन धारा सभासदहरूले अनुमोदन गर्नु पर्यो नि त यही राष्ट्रपति उपराष्ट्रपति चाहिँ संवैधानिक छ भनेर एउटा कुरा बताउनुहोस् त कुन धाराले अगर असंवैधानिक हो भने कुन धाराले उहाँ आएर कार्यक्रम तथा नीति पढ्नुभयो एक एक घण्टा त्यो बताइदिनुहोस् न मलाई त्यो त सम्झौता भएको थियो एमाले सम्झौता पालना हुन्छ भनेर तपाईँहरूलाई सहयोग गर्यो राष्ट्रपतिलाई नीति र कार्यक्रम होइन गर्यो होइन त सकियो त त्यही हो तपाईँको अनुमोदन भयो भन्ठान्नुहोस् एमाले पनि त्यो भन्न खोजे मैले उसो नेपाली कङ्ग्रेसले एमालेलाई धोका दियो यसपटक होइन धोका होइन यो गलत काम हामीमा लाग्न हुँदैन कुनै पनि धारा संविधानको कुनै धाराले त्यसलाई पुष्टि गर्दैन गर्न त राजनीतिक भनेर आजकल तर संविधान मात्रै पढेर हुँदैन नि संविधानमा लेखेको कुरा मात्रै हाम्रो देशमा भएको छैन नि डाक्टर कोइराला त्यसैले त बिग्रिरहेको छ त देश राजनीतिक सहमति तपाईँले बाह्र बुझे सम्झौता गरे होइन राजनीतिक सहमति भनेको माओवादी पार्टी त्यतिखेरको माओवादीसँग प्रचण्ड बाबुराम भट्टराई सँगै राखेर एकदम हो अनि त्यो संविधानमा कहाँ लेखेको थियो सुन्नु न संविधानमा त त्यो लेख्ने कुरा भएन तर पिस प्रोसेसको कुरा त संविधानमा लेखा छ संविधानको पाठ भएको छ पिस प्रोसेस अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अहिले बिहानको सात बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बु एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोड़ा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोड़ाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी